तिम्रै निम्ति सानाको एउटा स्वेटर बुनेकी छु तिम्रै निम्ति सानाको एउटा स्वेटर बुनेकी छु छेउको न बुट्टै बुट्टा छेउको न बुट्टै बुट्टा বিচল মোটো অনেক কিছু तिम्रै निम्ति र सामाको एउटा फिकर भुने किछु जी को रङ्ग भनी तिमीलाई मन पर्छ रे कलेजीको रङ्ग भनी बजारमा डोली डोली बजारमा डोली डोली कहे रंग छने किसो तिम्रै निम्ति रे सामाको एउटा स्वेटर भुने किसो हुन्छ होला शिरमा ढाका टोपीसँगै आहा कस्तो हुन्छ होला शिरमा ढाका टोपी सँगै पाल्पाबाटै ढाका टोपी पल्पाबाट ढाका टोपी लगाउने घुम्ने कि तिम्रै निम्ति रेसामाको एउटा स्वेटर बुन्ने कि तिम्रै निम्ति रेसामाको एउटा स्वेटर बुने कि कुना बुट्टै बुट्टा छेउको नबुट्टै बुट्टा बिचमा मुटु हुने कि छु तिम्रै निम्ति रेसामाको एउटा स्वेटर हुने कि छु